श्रीमतीले राम्रै स्याहार गर्नुभएको छ तपाईँलाई हजुर म मरे पनि यसले दुःख पाउने भयो भन्ने थिएँ बचाइदिनु मर्ने त हो एकपल्टि च्याम्न नआउँदै मर्ने भयो चलिरहेछ लास भित्र रहे कहीँ छातीमा जलिरहेछ लासुभित्र भित्र कहीँ छातीमा टुटे फुटेका स्वप्न चाहिँ अज्ञारमा बदल सरी भयो पुराठ मेरो जिन्दगी निभेको दीप झै भयो उदास मेरो जिन्दगी को पात झै भयो बाँच्ने आशा चाहिँ लाग्ने पाल्छु भने घर बनाए घर बनाएर सुतुला पहिला बजीको पाइ पनि पाइन पनि उनी पोल्टे पिसाब पनि पोल्टे अहिले खुट्टा पसारेर सुतुला भनेको हेर्नु यस्तो हालत छोरी तिमी कति वर्ष कि भयो पन्ध्र वर्ष कि भयो पढ्न कति जान्छ छमा छमा पढ्दैछ भाइ घरबारी बेचे म अझै बाबालाई सन्चो भएन बाबा इन्डिया जान घर बनाउन अहिले ऋण छ सबैको भाइ छैन छ भाइ परमा आउने तिम्रो बाबा सन्चो भएन हामी मेला हिँडेर आमालाई राखेर हामीले नुन बटुन चरन्जम गरेर तपाईँहरूको यो बिलौना सुनेर सहयोग गरिदिन हामी पनि आग्रह गर्दछौँ म आफू पनि यहाँ बोल्न सक्ने अवस्था रहेन सबै परिवारको यो आँसु देख्दा तपाईँले निकै गोरुलाई भन्नुभएको थिएछ होइन हजुर निकै गोरुलाई भन्नुभएको रहेछ पहिला हजुर खुब सङ्घर्ष गर्नुभयो यतिले ठाउँ तपाईँलाई होइन हजुर के भन्न चाहनुहुन्छ अन्तिममा अन्तिममा मलाई बचाइदिनुहोस् यति गाविस उपाध्यक्षज्यू आउनुहोस् एकचोटि तपाईँ पनि आग्रह गर्नुहोस् यिनीहरूको यो बिलौना यो बिचल्ली हेर्नुहोस् घरमा खाने छैन केही छैन कति दिन तपाईँहरूले एकमुठी हेर्न सक्नुहुन्छ सबैसँग हुन त देशैभरिका मानिसहरूले सहयोग गर्नु होला भोलि तर पनि एउटा अभियान गाउँबाटै सुरु हुनु पर्दो रहेछ देश विदेशमा रहनुभएका अर्जे अमरपुरवासीलाई भन्नुहोस् थोरै आफ्नो घाँस काटेर पनि उहाँहरूले अभियान सुरु गर्नुभयो भने त्यो अभियानलाई अरूले साथ दिनेछन् उहाँहरूलाई भन्नुहोस् अर्जे अमरपुर धुरकोटका सबै साथीभाइ विदेशमा हुनुहुन्छ यिनी भोपाललाई चाहिँ दुइटै मृगौला फेल भएको जस्तो डक्टरबाट भयो सबैले थोरै सितो उभाएर घैला भरिदिनु भयो भने उनको बाँच्ने अवस्था हुन्छ उनको घर केही छैन छोराछोरी तिन महिना छन् साना साना छन् दुलाई पनि त्यस्तै बिरामी छन् निवेक गरेर छोराछोरी हुर्काएकी छन् मेरो अनुरोध सबैले थोरै थोरै चाहिँ गराएर चाहिँ सितो उभाइदिनु भयो भने घैला भरिएर उनी बाँच्ने अवस्था हुन्छ भनेर मैले भन्छु हाम्रो गाउँमा पनि सबै साथीभाइहरूले थोरै पैसा यसो सहयोग गर्नुभयो भने उनलाई औषधिको उपचारले अलिकता कम हुँदै गयो भने राम्रो हुने थियो उहाँहरूलाई बचाइदिने उपाय गरिदिनुहोस् पक्कै पनि म अर्कै घटना लिन आइरहेको थिएँ मलाई बिचबाटै एमाले नेता लक्ष्मण पराजुलीले रोकेर पहिला त्यहाँ गइदिनु पर्यो केही हुन्थ्यो कि केही बाँच्थे कि भन्नुभयो त्यस्तै एकृत नेकपा माओवादीका दुर्गाचन्द्र बोराले गइदिनु पर्यो भन्नुभयो पटक पटक धेरै मान्छेहरूले तमगासबाट यस गाविसका जति पनि राजनीतिक दलका नेताहरूले भन्नुभयो आफ्नो स्थानीय तहबाट कुनै उपाय चलेन गइदिनु पर्यो केही उपकार हुन्थ्यो कि भनेर म यहाँ आइपुगेको हुँ तपाईँहरूको जुन आग्रह छ त्यो उहाँहरूले सुनिदिनु भयो भने पक्कै पनि उहाँ बाँच्नुहुनेछ कतिसम्म लाग्छ भने छ डाक्टरले डाक्टरले त यति लाग्छ भने त पहिला एक लाख आफ्नो मान्छेले दिन्छ भने एक लाख नेपालको पाँच छ लाखले सायद तपाईँको ज्यान बस्न सक्छ होला है हजुर पाँच छ लाख कसैले सहयोग गरेमा बाँच्न सक्छु तपाईँ अस्ति नै मसँग रेडियोमा गएर किन हामालेर रुनु भएको त्यसरी कहीँबाट बाँच्न सकिन्छ कि आशा ला त्यहाँपछि तपाईँसँग सबैलाई गर्नुभएको छ भने मलाई पनि गर्नुहुन्छ चालिस एकचालिस वर्षको हुनुभयो होइन हजुर तपाईँ बाँच्न त चाहनुहुन्छ तपाईँको पैसा दिने दयावान मान्छेहरूलाई कमसेकम केही आग्रह गर्नुहोस् न तपाईँले म बाँच्न चाहन्छु सहयोग गर्नुहोस् कति वर्ष भयो दिदी तपाईँको विवाह भयो मेरो अहिले अठार वर्ष भयो अठार वर्ष भयो हजुर दस वर्षमा उहाँ भारतमै बस्नुभयो बोइसिङमा तिन वर्ष बसेँ तपाईँ तिन वर्ष बस्नुभयो त्यति बेला राम्रै थियो हजुर राम्रै थियो खास कसरी यस्तो बिमार सुरु भयो होला भन्ने लाग्छ तपाईँलाई यही धातुबाट भयो कि आगोको काम गर्दाखेरि भयो कि भन्ने शङ्खला आगोमा के काम गर्नुहुन्थ्यो उहाँले यहाँले होटलमा काम गर्ने ए रोटी सोटी हजुर तन्दुरी रोटी पोल्दाखेरि किमी बसेको छोरी उहाँ यो कति वर्ष बस्यो एक वर्षको लेखि मेला किन त पन्ध्र वर्ष उमेरमा त धेरै पढ्ने बेला भयो अहिले त कम पढिरहेछन् किन यी कमाइ भएन अब कहिले फेल हुने कहिले मेला हिँड्ने गर्दाखेरि मेला जान्छौ कति दिन्छन् पैसा सय रुपियाँ सय रुपियाँ त्यो पनि धेरै जस्तो लाग्छ है तिमीलाई जीविका तिमीले चलाइदिन्छौ घरमा सबको मूल्य दिन दिनै बढ्दैछ दिन दिनै बढ्दैछ मजदुरको मजदुरी घट्दैछ हामीलाई त सधैँ नै आपत विपद के सुनौ हजुर दिन दिन दिनै बढ्दैछ दिन दिन दिनै बढ्दैछ मजदुरको मजदुरी घट्दैछ हामीलाई त सधैँ नै धेरै गर्छु भन्नुभएको रहेछ उहाँले आठ दस वर्षसम्म मजदुरी गर्नुभयो भर्खर एउटा घर बनाउनु भएको रहेछ झुपडीबाट एउटा सामान्य एउटा ढुङ्गा टिल लगाउने काम गर्नु गर्नुभएको रहेछ तर नियतिले ठग्यो के गर्छु भन्दा भन्दै के सोच्नु भएको थियो के सपना थियो अहिले यस्तो भयो तपाईँले के सोच्नु भएको थियो यस्तो मैले केही त्यस्तो म अझै कमाएर अझै पैसा कमाएँ भने अहिले घर बनाएँ आइसल बङ्गाल बनाउँला भन्ने आश थियो गराहरूले त उडायो सपना सबै हुरीले उडायो सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै ಕೂರಿಲೇ ಕೂಡಾಯೋ सपना सब भूरिले

मीठो संगीत थियो कहाँ बताया कहाँ बताया अलाची ने बाता उड़ाई लग्यो निष्ठुरी ने सपना सब दिशा पिसाब गराउने पनि अर्कै है दिशा पिसाब गराउने पनि दुलैले डोराहरू त्यसपछि सोरेर फल्छ सबै दुलैले गरेकी छ अहिले बाँच्न सक्छु कि भन्ने आशा गरेको छु भगवान्ले आशा त हेर्नुभएछ भने भगवान् पुकार्नुहुन्छ खास भगवान् चाहिँ मानव नै हुन् धेरैजनाका भगवान् बनिसकेका छन् मानव ती सहयोगी हातहरूले तपाईँहरूलाई बचाउन सक्छन् तिनीहरू नै भगवान् बन्न सक्छन् तपाईँहरूको यस अमरपुर अर्जेक गाविसबाट धेरै मानिसहरू देश विदेशमा जानुभएको छ उहाँहरूको दया पलायो भने उहाँहरू भगवान् बन्न चाहनुभयो भने उहाँहरूले अभियान सुरु गर्नुभयो भने यी छोराछोरीहरूको आँसु पुछिन सक्छन् तपाईँ आशा राख्नुहोस् र कामना गर्नुहोस् उहाँहरूसँग हृदयदेखि अनुरोध गर्नुहोस् ती सच्चा भगवान् सबैले सहयोग गर्नुभयो भने अब भाजुलाई देश विदेशका मान्छे भल यति बचाइदिनुहोस् जीवन बचाइदिनुहोस् मर्न त एकपल्ट जन्म ल्याएपछि मर्ने हो चाँडै मर्ने हो अरूभन्दा पनि बालबच्चाको बिचल्ली हुन्छ भन्ने हजुर मलाई यति केटाकेटी र यही आइमीको बिछिल्ला हुन्छ भन्ने हे राम्रोसँग हेरिदेऊ पण्डिता हेरिदेऊ पण्डिता छैन मनमा बाँचौला भन्ने त डुल्छु ए धुँदा पसेउरी फाट्यो म हेरिदेऊ पण्डिता देऊ पण्डिता छैन मनमा बाँचौला भण्डिता डुल्छु ए धुँदा पछेउरी रुँदा फाट्यो मन ए धुँदा पछेउरी रुँदा फाट्यो नाम पनि राम्रै गर्नुभएको छ लालबानी भेताजुले पनि अस्ति भारत सय सुई लिएर हानेर जानुभयो बुटुलबाट आएको आएको हुनुहुन्छ अब त काम छोडेर हेर्नु दिदी अब तपाईँको श्रीमानलाई बचाइदिने नबचाइदिने भन्ने कुरा मानव भनिने भगवानहरू हुन् दयावानहरू हुन् उहाँहरूलाई अन्तिममा हजुर म त बचाउने भन्ने उयोहरू छ हजुर दुई एउटी जति सक्नुहुन्छ उति सहयोग गर्नुहोस् तपाईँहरूले सबैले सहयोग गरेर बचाउँ भन्ने छ भावना हस् त तपाईँहरूको यो अपिल प्रत्येक श्रोताले मनन गरिदिनु होला उहाँको यो जिजी भिसा जुन जिउने चाहना छ त्यो पुरा भइदियोस् विशेष गरेर गाउँ छिमेकीबाटै अभियान सुरु हुन जरुरी छ देश विदेशमा रहनुभएका आदरणीय श्रोताहरू तपाईँहरूले अभियान सुरु गर्नुभयो भने हातमा हात मिलाउनेहरू तमाम हुनुहुनेछ भन्दै म यहाँहरूको जिउने जुन अभिलाषा छ जुन चाहना छ त्यो पुरा गराइदिनु हुनेछ भन्ने पुनः पुनः आग्रह गर्दै म यस घरबाट बिदा चाहन्छु धन्यवाद घरबारी बेच्ने म अझै बाबा सन्चो भएन म मरे पनि यसले दुःख पाउने भाइ भन्ने थिएँ <laughs> बचाइदिनु अवस्थ गुल्मी अमरपुरका यिनै मृगौला रोग पीडित भूपाल सुनारको हृदय विदारक कथा व्याथासँगै आजलाई ओजेलका खबरबाट विदा माग्ने बेला भइसकेको छ बिदा हुनु पूर्व पत्राचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई र रेडियो गुल्मी तमगास वा तपाईँ जुन रेडियो सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्थ यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधि साथ दिने साथी महेश बोहरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते